यादव र मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीबीच भेटवार्ता भएको छ शीतल निवासमा आज बिहान भएको भेटमा सक्रियतापूर्वक चुनावी वातावरण बनाउने बारे छलफल भएको रेग्मी पार्टीका प्रेस सल्लाहकार विमल गौतमले जानकारी दिनुभयो एक घण्टासम्म चलेको भेटमा अध्यक्ष रेग्मीले चुनावी तयारीबारे सरकारले अहिलेसम्म गरेका कामबारे राष्ट्रपतिलाई जानकारी गराउनु भएको थियो सरकारले असन्तुष्ट दलहरूसँग वार्ताको लागि पहल गरिरहेको र यसमा राष्ट्रपतिले पनि आफ्नो तर्फबाट पहल गरिदिन रेग्मीले आग्रह गर्नुभएको गौतमले जानकारी दिनुभयो जवाफमा राष्ट्रपतिले असन्तुष्ट दलहरूलाई सहमतिमा ल्याउन आफूले पनि पहल गरिरहेको र यसलाई निरन्तरता दिने बताउनु भएको थियो राष्ट्रपतिसँगको छलफलमा अध्यक्ष रेग्मीले संविधानसभा निर्वाचन सम्बन्धी अध्यादेश चाँडै तयार पार्ने र चुनावको मिति घोषणा गर्ने बताउनु भएको छ राष्ट्रपति यादवले सरकारको काम कारवाहीप्रति सन्तुष्टि व्यक्त गर्दै आवश्यक तयारी पूरा गरेर छिटो निर्वाचनको मिति घोषणा गर्न रेग्मीसँग आग्रह गर्नुभएको छ नेकपा माओवादी लगायतका विभिन्न दलले प्रधान न्यायाधीश नेतृत्वको सरकारको खारेजीको माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् आज नेकपा माओवादीको पार्टी कार्यालय बुद्धनगरमा बसेको विभिन्न तेत्तिस दलको बैठकले आउँदो जेठ पच्चीस गतेसम्मको लागि आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो बैठकले सरकारले आफूहरूको विरोध हुँदाहुँदै नागरिकता वितरणको काम अगाडि बढाएको भन्दै आपत्ति जनाएको माओवादी नेता हरिभक्त कडेले जानकारी दिनुभयो उहाँका अनुसार तत्काल मतदाता नावली संकलन तथा नागरिकता वितरण रोक्नको लागि आइतबार सरकारलाई ज्ञापन पत्र बोझाउने निर्णय पनि गरेको छ त्यस्तै विराटनगरमा रहेको भारतीय कार्यालय हटाउन माग गर्दै भारतीय दूतावासमा ज्ञापन पत्र बुझाउने र अरू दलसँग सहकार्य गर्नको लागि वार्ता टोली बनाएको कडेलले बताउनुभयो आदिवासी जनजातिले कालो झण्डा देखाउने तयारी गरेपछि आज हङकङमा ए माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सार्वजनिक कार्यक्रम स्थगित भएको छ पार्टी कार्यकर्ता एवं नेपाली शुभेच्छुकसँग समसामयिक परिस्थितिबारे सामूहिक छलफल गर्ने कार्यक्रममा आदिवासी जनजातिले कालो झण्डा देखाउने तयारी गरेको सूचना पाएपछि उहाँ चाइना बोर्डरबाट सिधै एयरपोर्ट गएको हङकङ स्थित पत्रकार किशन राईले बताउनुभयो हङकङमा रहेका आदिवासी जनजातिले बाहुनलाई फिर्ता बोलाई जनजाति मूलको महावाणी वाणिज्य दूत पठाउन नेपाल सरकारसँग माग गर्दै आएका छन् कालो झण्डाको तयारीपछि सार्वजनिक कार्यक्रम स्थगित भएकाले केही कार्यकर्ताहरूले सोही होटलमा पुगेर प्रचण्डसँग भेट गरेको बताइएको छ प्रचण्डको पूर्व निर्धारित विमान नेपाल एयरलाइन्सले समेत धोका दिएको छ नेपाल एयरलाइन्सको फ्लाइट रद्द भएपछि चीन भ्रमणबाट फर्किएको प्रचण्डको टोली आज राति साढे दस बजे मात्र काठमाडौँ ओर्लने भएको छ यसअघि प्रचण्ड नौ बजेर पचास मिनटमा काठमाडौँ आउने बताइएको थियो नेपाली कंग्रेसका सभापति सुशील कोइरालाले नेकपा एमालेसँग चुनावमा तालमेल हुन सक्ने बताउनु भएको छ प्रेस युनियन झापाले आज मोडमा गरेको पत्रकार सम्मेलनमा कोइरालाले चुनावमा लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दबावको कारण चुनाव गर्नै पर्ने बाध्यता रहेकाले मंगिरभित्र नै चुनाव हुने कोइरालाको भनाइ थियो उहाँले लोकतान्त्रिक संविधान बनाउन त्यस्ता शक्तिसँग सहकार्य गरी चुनावमा सहभागी हुन आवश्यक रहेको बताउनुभयो पार्टी उपसभापति रामचन्द्र पौडेलले चुनावमा तालमेल गरेर जानुपर्ने बताउँदै आउनु भएको तर वरिष्ठ नेता शेरबहादुर देवालले चुनावी तालमेल आवश्यक नरहेको धारणा अघि सारिरहेको अवस्थामा सभापति कोइरलाले पौडेलको पक्षमा विचार राख्नु भएको हो नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यसँग चुनावलाई सहज रूपमा सम्पन्न गर्ने वातावरण तयार गर्न आफूले आग्रह गरेको र वैद्य त्यस विषयमा सकारात्मक रहेकाले मंगिरमा चुनाव हुने प्रशस्त आधार तयार हुँदै गएको बताउनुभयो कंग्रेसका नेता शेरबहादुर देवालले भने अबको संविधान सभा चुनावमा नेकपा एमाले र एकीकृत नेकपा माओवादीसँग चुनावी तालमेल नहुने बताउनु भएको छ सिन्धुलीको सदरमुकाम सिन्धुली माडीमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा देवालले यस्तो जानकारी दिनुभएको हो एमालेसँग सहकार्य गरेर कङ्ग्रेस चुनावमा जान लागेको हो भन्ने पत्रकारहरूको प्रश्नमा नेता देवालले भन्नुभयो कङ्ग्रेस कुनै पनि प्रजातान्त्रिक शक्तिसँग सहकार्य गरेर अगाडि बढ्न तयार छ तर मुख्य प्रतिस्पर्धी एमाले र एकीकृत नेकपा संघ भने कुनै हालतमा सहकार्य गर्दैन उहाँले असारमा सभाको निर्वाचन सम्भव नरहेको र मङ्सिरमा हुने चुनावमा कङ्ग्रेसले दुई तिहाई मत ल्याउने दावी पनि गर्नुभयो नेपाली कंग्रेसका महामन्त्री प्रकाश मानसिंहले आगामी संविधान सभाको निर्वाचनको लागि तत्कालीन बाबुराम भट्टराई नेतृत्वको सरकारले गरेको कर्मचारी सरुवा बढुवा तत्काल खारेज हुनुपर्ने बताउनु भएको छ उहाँले निष्पक्ष निर्वाचनको लागि तत्कालीन सरकारले गरेको राजनैतिक नियुक्तिको खारेजी पहिलो आवश्यकता भएको बताउनु भएको हो नेपाली कंग्रेस काठमाडौँ वडा नम्बर बत्तीस एक्काइस समितिले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रममा महामन्त्री सिंहले निर्वाचन प्रक्रियालाई प्रभावित गराउने गरी यसअघि भएका निर्णयहरू खारेज गर्न नसके वर्तमान सरकारले पनि निष्पक्ष चुनाव गराउने कुरामा विश्वास गर्न नसकिने बताउनुभयो कार्यक्रममा महामन्त्री सिंहले आगामी निर्वाचनबाट नेपाली कंग्रेसलाई पहिलो शक्तिको रूपमा निर्वाचित गराउन नसके देशले अपेक्षित गति लिन नसक्ने दावी गर्नु भएको छ नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आगामी संविधान सभाको चुनावका लागि क्षेत्र निर्धारण र मतदाता नामावली सङ्कलन तत्काल गर्नुपर्ने बताउनु भएको छ नेपाल बुद्धिजीवी परिषद भक्तपुरको कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले चुनावमा जानका लागि असन्तुष्ट दलहरूलाई पनि सहमतिमा ल्याउनु ल्याउनुपर्ने बताउनुभयो एमाले विचार मिल्ने पार्टीहरूसँग निर्वाचनका लागि सहकार्य गर्ने उहाँको भनाइ थियो एमाले ढुलमुले पार्टी नभई बहुदलीय जनवादको विचारमा अडिक रहेको छ यही विचारले आगामी आगामी सभामा एमालेलाई पहिलो पार्टी बनाउनेछ उहाँले भन्नुभयो एमालेका नेताहरू एकीकृत माओवादीसँग निकट हुँदा पार्टीलाई नै घातक हुने भएकाले यसतर्फ सचेत हुन उहाँले आफ्ना नेता कार्यकर्तालाई सुझाव पनि दिनुभयो एकीकृत नेकपा माओवादीका उपाध्यक्ष एवं पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले यथास्थितिवादीहरू संविधानसभाको चुनाव हुन नदिने षड्यन्त्रमा लागेको आरोप लगाउनु भएको छ राष्ट्रिय मानवाधिकार सरकार केन्द्र नेपालले आज भक्तपुरको सल्लाहघारीमा आयोजना गरेको शुभकामना एवं वनभोज कार्यक्रममा बोल्दै उहाँले यस्तो यथास्थिति र प्रतिक्रियावादीहरूबाट मानवाधिकारवादीहरू सचेत हुनुपर्ने बताउनुभयो उहाँले नेपाली जनताको क्रान्तिलाई रोक्न देशी विदेशी प्रतिक्रियावादीहरू लागिरहेकाले उनीहरूको षड्यन्त्रलाई चिर्न नसके नेपाली क्रान्तिलाई पूरा गर्न नसकिने बताउनुभयो भट्टराईले भन्नुभयो मानवाधिकार पनि वर्गीय हुन्छ शोषित पीड़ित र उत्पीडनमा परेका वर्गको निम्ति मानवाधिकारवादी संघ संस्थाले काम गर्नुपर्छ मानवाधिकारको मुकुण्ड लगाएर साम्राज्यवादीको हतकडाको रूपमा मानवाधिकारवादी भन्ने संस्थाहरू प्रयोग भइरहेको आरोप लगाउँदै उहाँले राष्ट्रिय मुक्ति आन्दोलन र आमूल परिवर्तनलाई रोक्न यस्ता अधिकार कर्मीलाई हतियार बनाएको आरोप लगाउनुभयो यसैबीच एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्नि सापकोटाले रेग्मी सरकारका केही मन्त्रीहरू आफू निकट दलको उसकाहटमा लागेको आरोप लगाउनु भएको छ पार्टी मुख्यालय पेरिस डाँडामा आज आयोजित नियमित पत्रकार भेटघाट कार्यक्रममा सापकोटाले दलका नेताहरूकै उसकाहटकै कारण सरकारले असारको चुनाव पनि पछि सारेको विश्लेषण गर विश्लेषण गर्नुभयो रेग्मी सरकारकै कारण असारमा चुनाव हुन नसकेको बताउँदै सापकोटाले मङ्सिरको पहिलो साता निर्वाचन गर्ने गरी तत्काल चुनावको मिति तोक्न सरकारसँग आग्रह समेत गर्नुभयो डाक्टर बाबुराम भट्टराईले राष्ट्रपतिद्वारा कु गर्न खोजेको भन्ने आरोपबारे पत्रकारले सोधेको प्रश्नमा प्रवक्ता सापकोटाले आफ्नो पार्टीको उपाध्यक्षले बोलेको विषय खण्डन नगर्ने भन्दै कङ्ग्रेस एमाले राष्ट्रपतिलाई उक्साएर बाबुराम नेतृत्वको सरकार ढाल्न खोजेको दावी गर्नुभयो प्रचण्डको चीन भ्रमणबारे बोल्दै सापकोटाले चीनले प्रचण्डलाई गरेको उच्च सम्मानले नेपालको नेतृत्व गर्न सक्ने शक्ति ए नेकपा माओवादीले भएको विश्व समुदायलाई प्रष्ट भएको उहाँको भनाइ छ ए माओवादी नेता कृष्ण बहादुर महराले संविधान सभाको चुनावको मिति घोषणा नहुँदा समस्या बढ्दै गएको बताउनु भएको छ चुनावको मिति घोषणा गर्न सरकारले किन ढिलाइ गरिरहेको छ त्यो पनि सत्य कुरा बाहिर आउनुपर्ने उहाँले बताउनुभयो राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा सहभागी हुन आज चितवन आउनुभएका उहाँले पत्रकारहरूसँगको कुराकानीमा भन्नुभयो सरकारले प्राविधिक कारणले चुनावको मिति घोषणा नगरेको भन्दै आए पनि अरू नै कारण हो कि भन्ने आशंका थपिएको छ जे हो त्यो कुरा सार्वजनिक गरेर तत्काल चुनावको नयाँ मिति घोषणा गरिनुपर्छ सरकारले चुनावको मिति घोषणा नगरी आफै समस्या थप्दै गएको र विरोधी शक्तिहरूको मनोबल उच्च हुँदै गइरहेको दावी पनि उहाँले गर्नुभयो असारमा नै चुनाव हुनुपर्ने घोषणा गर्न सरकारसँग आग्रह पनि उहाँले गर्नुभयो नत्र चुनाव ढिला हुँदा थप समस्या सिर्जना हुने उहाँले उहाँको जिकिर थियो चुनावको विरोध गर्नेहरूलाई पनि चुनावको विकल्प नरहेको स्वीकार्दै चुनावमा आउन उहाँले आग्रह गर्नुभयो चुनावका लागि जनस्तरबाट पनि दबाव सिर्जना गर्नु आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो एकीकृत नेकपा माओवादीका नेता वर्षमान पुनले वर्तमान सरकारले कारणसहित आगामी असारमा निर्वाचन हुन नसक्ने कुरा जनतामा राखी कार्तिक मसन्तसम्म संविधानसभा निर्वाचन गर्ने मिति घोषणा अविलम्ब गर्नुपर्ने बताउनु भएको छ क्रान्तिकारी पत्रकार सङ्घ मोरङले विराटनगरमा आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पुनले देशको सङ्क्रमणकाल छिट्टै टुङ्ग्याउने एकमात्र आधार निर्वाचन भएकाले यसका लागि सबै राजनैतिक दल केन्द्रित हुनुपर्ने औल्याउनुभयो उहाँले नेकपा माओवादीले जनयुद्धका आधारमा जनविद्रोहमा गएका गएमा उसले निर्वाचनमा भाग लिँदैन भन्दै ए माओवादीसँग सहकार्य गरेमा सो पार्टीका पन्ध्र बिसजना उच्च नेतालाई निर्वाचित गराइने आश्वासन दिनुभयो उहाँले निर्वाचन क्षेत्र पुननिर्धारण आयोग अविलम्ब गठन गर्न सुझाव पनि दिनुभयो मधेसी जनाधिकार फोरम लोकतान्त्रिक अध्यक्ष विजय कुमार गक्षधारले असारमा निर्वाचन गराउनको लागि कानूनी प्रक्रिया अपुग भएको कारण सम्भव नभएको बताउनुभयो मधेसी पत्रकार समाज पर्साले आज वीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मधेसी मोर्चाका संयोजक समेत रहनुभएका अध्यक्ष गक्षधारले मंगिरमा नै जुनसुकी हालतमा पनि निर्वाचन सम्पन्न हुने दावी गर्नुभयो उहाँले अहिले आन्दोलनमा उत्रेका दलहरूलाई पनि निर्वाचनमा प्रक्रियामा ल्याउने गृह कार्य भइरहेको बताउँदै माओवादी लगायतका दल निर्वाचन निर्वाचनमा आउनुको विकल्प नरहेको बताउनुभयो पूर्व उप प्रधानमन्त्री एवं गृहमन्त्री समेत रहनुभएका गक्षधारले वर्तमान सरकार गैर राजनैतिक सरकार भएको र यो सरकार निर्वाचन गराउनको लागि मात्रै गठन गरिएको बताउनुभयो अध्यक्ष गक्षधारले तराई मधेसका समस्या नागरिकताको समस्यालाई सम्बोधन गरेपछि मात्रै निर्वाचनको माहौल तान्ने हुँदा निर्वाचनको माहौल तात्ने हुँदा सरकारले यसतर्फ छिटो ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो एक युवतीलाई सामूहिक बलात्कार गरेको अभियोगमा पक्र परेका चारजनालाई प्रहरीले सार्वजनिक गरेको छ इलाका प्रहरी कार्यालय बुटवलले आज पत्रकार सम्मेलन गरी चारजनालाई सार्वजनिक गरेको हो पक्र पर्नेमा रूपन्देही केरवानी एका उनातिस वर्षे लालबहादुर छेत्री सत्र वर्षीय अशोक बेक दाङ पुरनधारा दुईका दिल्ली घम र कपिल वस्तु पटवा दुईका तेइस वर्ष विष्णु लोनिया चौहान रहेका छन् उनीहरूले मङ्गलबार साँझ रूपन्देहीको केरवानीमा सामूहिक बलात्कार गरेर फरार भएका थिए फरार भएकाहरूलाई बुधबार प्रहरीले पक्राउ गरेको र जिल्ला अदालतमा म्याथप गरी अनुसन्धान प्रक्रियालाई अगाडि बढाएको डिएसपी राजकुमार वैदवारले जानकारी दिनुभयो चितवनका दुईवटा कुखुरा फार्ममा फेरि बर्ड फ्लू भेटिएको छ पन्छी अन्वेषण प्रयोगशाला भरतपुरले वैशाख दुई गते परीक्षणको लागि काठमाडौँ पठाएको नमूनामा बर्ड फ्लू रहेको पुष्टि भएको हो मंगलपुर सातमा रहेको राजेन्द्र हमालको फार्म र भरतपुर नौमा रहेको लक्ष्मी राणाको फार्मबाट पठाइएको नमूनामा बर्ड फ्लू भेटिएको हो चैत्र छब्बीस गते नै कुखुरा मरेको जानकारी पाएपछि फार्म पुगेका पन्छी अन्वेषण प्रयोगशालाका कर्मचारीलाई राणाले प्रवेशमा रोक लगाएपछि परीक्षण ढिलो भएको हो राणाको फार्ममा झन्डै साठी हजार र मालको फार्ममा चार हजार लेयर्स कुखुरा छन् बर्ड फ्लू देखिएको खोरको कुखुरा नष्ट गरिएको जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख रामकुमार कार्कीले जानकारी दिनुभयो यसअघि गएको महिना भरतपुर नगरपालिकाकै एउटा खोरमा बर्ड फ्लू भेटिएको थियो चितवन कुखुरा जन्ने व्यवसायको हिसाबले अग्रणी जिल्ला मानिन्छ जिल्लामा मात्र कुखुरा जन्ने क्षेत्रमा रु पच्चिस अर्ब भन्दा बढीको लगानी रहेको बताइएको छ जिल्लामा यसरी धमाधम बर्ड फ्लू भेटिन थालेपछि कृषक व्यवसायी र सर्वसाधारण त्रसित भएका छन् अब केही छोटा खबरहरू नुवाकोटको बोङताङमा चट्याङ लागेर आज बिहान दस बजेको समयमा बुद्धि बहादुर तामाङकी छोरी एघार वर्षीय जसमाया तामाङको मृत्यु भएको छ चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत चितवनको सौराहमा राष्ट्रिय वन्यजन्तु सप्ताह दुई हजार सत्तरीको अवसरमा गरेको सप्ताहव्यापी कार्यक्रम आज सम्पन्न भएको छ सर्लाईको नवलपुर बजारमा आगलागी हुँदा पैँतिसवटा छाप्रा जलेर नष्ट भएका छन् आगलागीमा एक लाख पचहत्तर हजार मूल्य बराबरको धनमाल नष्ट भएको छ र खानेपानीको विषयमा विवाद हुँदा खोटाङको टेम्बामा सञ्जय राई सरोज राई विजय राई र राजकुमार राईले छुरा प्रहार गर्दा बरबोटेका एकचालिस वर्ष रमेश राईको ज्यान गएको छ अब पालो अर्पण जनावासको अर्पण जनावासमा हिजो हामीले सोधेका थियौँ नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य टर्च बालेर पनि भेट्न नसक्ने अवस्थामा पुग्ने ए नेकपा माओवादीका नेता हरिबोल गजलको चेतावनीप्रति तपाईँको विचार के छ ए पत्ताउन नसकिने चेतावनी बी पार्टीबाट छुट्टिएको पीडा रसी पार्टीमा फर्काउने साल तपाईँले पठन भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ ए पत्ताउन नसकिने चेतावनी भन्नेमा बयालिस प्रतिशत बी पार्टीबाट छुट्टिएको पीडा भन्नेमा तेइस प्रतिशत रसी पार्टीमा फर्काउने साल भन्नेमा पैँतिस प्रतिशत मत व्यक्त गर्ने तपाईँ सम्पूर्णलाई धन्यवाद अब भोलिका लागि हाम्रो प्रश्न छ चुनावको वातावरण बनाउने जिम्मा कसको जस्तो लाग्छ ए सरकार बी दलहरू र सी संयुक्त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 गरेका थिए भूकम्पमा परेकाहरूको उद्धारका लागि छ हजारभन्दा बढी सैनिक उद्धारकर्मी तथा प्रहरी खटिएका छन् राष्ट्रपति सी जिङपिङले उद्धारमा सबै स्रोत साधन परिचालन गर्न निर्देशन दिनुभएको छ चिनको सिचुवानमा सन् दुई हजार आठमा आठ रेक्टर स्केलको भूकम्प जाँदा झन्डै नब्बे हजारजनाको ज्यान गएको थियो अब खेल समाचार फुटबल खेलाडी विजय गुरुङलाई कास्की जिल्ला फुटबल संघले कास्की वर्ष खेलाडी घोषित गरेको छ गुरुङले कास्की वर्ष खेलाडी घोषित हुँदै पच्चिस हजार रुपियाँ नगद पुरस्कार पाएका छन् स्थानीय क्लबहरूले मतदान गरी गुरुङलाई वर्ष खेलाडी घोषणा गरेको कास्की जिल्ला फुटबल संघले जनाएको छ सहित अनिल ओझा र अनिल गुरुङ पनि यो विधाको मनोनयनमा परेपछि विजयले पन्ध्र मध्ये सोह्र मत पाएका थिए कास्की जिल्ला फुटबल संघको कल्याणकारी कोषको रकमले गुरुङलाई सम्मान गरिएको हो भएको सङ्घले आठ लाख रुपियाँको कोष स्थापना गरेको थियो Indian premier league IPL cricket अन्तर्गत आजको पहिलो खेलमा अहिले कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किङ्स बीच प्रतिस्पर्धा भइरहेको छ टस जितेर पहिले ब्याटिङ गरेको कोलकाता नाइट राइडर्सले मध्यम प्रदर्शन गर्दै तेह्र दशमलव पाँच ओभरको समाप्तिमा पाँच विकेट गुमाएर अठासी रन जोडेको छ कोलकाताका लागि मनोज तिवारी चौध र राजत भट्टाई एक रन बनाएर क्रिजमा छन् यसैबीच आज हुने दोस्रो खेलमा रोयल च्यालेन्जर्स बेङ्गलोर र राजस्थान रोयल्स आम्ने सामने हुनेछन् बुलेटिनको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक राष्ट्रपति रामवरण यादव र मन्त्री परिषदका अध्यक्ष रेग्मी बीच भेटवार्ता विरोधी दललाई वार्ताका लागि पहल गर्न राष्ट्रपतिलाई आग्रह सरकार विरोधी तेत्तिस दलद्वारा फेरि आन्दोलनको कार्यक्रम घोषणा एमालेसँग चुनावमा तालमेल हुन सक्ने कंग्रेस सभापति कोइरालाको दावी